FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम I know what love is. It is because of you. मैले आफ्नो जीवनमा माया प्रेम के हो भनेर जाने मात्रै तिम्रो कारणले भेरी स्विट जिन्दगीमा माया प्रेमको विषयमा सायद सुनेको थिएँ देखेको थिएँ तर भोगेको थिइनँ तर जब तिमीलाई देखेँ जिन्दगीमा माया बुझ्न पाएँ र माया के हो थाहा पनि पाएँ वेल सायद कतिले यो फिलिङसँग सहमति जनाउनुहुन्छ ठ्याक्कै यस्तो फिल गर्नुभएको छ जब यो फिलिङ फिल गरिन्छ तब अटोमेटिकली भन्न मन लाग्छ यो माया भन्ने चिज साँच्चीकै यस्तै रहेछ मायाका म धेरै कुराहरू भन्ने छु आज म मायामा धेरै एकदम नाम चलेका मान्छेहरूले धेरै कुरा भनेका छन् आफ्नो भोगाईको आधारमा सो को के के भनेछन् मायाका त्यस्ता कुराहरू आज सुनाउँछु रेडियोको भल्युम ठुलो पार्नुहोस् अनि आफ्नो मनमा आफूले माया गरेको मान्छे राख्नुहोस् हल्ला खल्ला नभएको ठाउँमा शान्त ठाउँमा पुरै कार्यक्रम सुन्नुहोस् साँच्चीकै मजा आउनेछ उसको अझ धेरै माया लाग्नेछ सुरु गरौँ माया प्रेमको नाममा यो माया भन्ने चिज यस्तै हो लेटे रे मेरे से रस्तों पे नंगे पाओ रे चल भटक लेना बाओ रे क्यों न हम तुम फिरे जाके अलमस्त पहचानी राहों के परे चल भटक लेना बाबरे चमचमाती निगाहों में इन चमचमाती अदाओं में लुके हुए छुपे हुए है क्या ख्याल बाबरे हम तुम चले जिंदगी के नशे में ही धुत सफरे चल भटक लेना बाबरे लाशे बगीचों में फुर्सत भरी छाव में चल भटक ना बाबरे इन गुनगुनाती फिजाओं में इन सरसराती हवाओ में टुकड़ टुकड़ यू देख क्या क्या तेरा हाल बाबरे खर्च करना तुम न लफ्ज खर्च हम करेंगे नजर के कंकड़ों से खामोशियों की खिड़कियां आयु तोड़ेंगे मियाँ के मस्त बात फिर करेंगे न हर्फ खर्च करना तुम ना हर्फ खर्च हम खनाती है जिंदगी ले हमें बुलाती है जिंदगी जो करना है वो आज कर ना इसको टाल बावरे के अलमस्त पहचानी राहों की परी चल भटक ले बावरे इन टिमटिमाती निगाहों में इन चमचमाती अदाओं में लुके हुए छुपे हुए है क्या ख्याल बावरे Slamming, slamming, and jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. सधैँ भाडा चिल्लो हुन्थ्यो जति माझे पनि तर आज खुसी छु म नयाँ भिमबार छ नि जस्तो सुकै चिल्लो पाइलो पनि छिट्टो सफा हुन्छ साधारण बार होइन नयाँ भीमबार नै चाहिन्छ अब आयो सयवटा कागतीको शक्तियुक्त दुई सय ग्रामको ठुलो बार जुन किफायती छ र यसले कम पानीको प्रयोगमा पनि जस्तो सुकै चिल्लो पना हटाउँछ सबैभन्दा छिटो ठुलो भीम धेरै दिन दरमा सजिलै कर्जा उपलब्ध हुने तथा अधिकतम ब्याज दरमा निक्षेपको सुविधा भएको तपाईँको आफ्नै bank Axis development bank limited विस्तृत जानकारीका लागि Axis development bank limited corporate कार्यालय हातिसार काठमाडौँ नेपाल अन्य जानकारीका लागि हाम्रो website W W W dot Axis bank Nepal dot com log on गर्न सक्नुहुनेछ Axis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 मायाको बारेमा भन्छन् if you listen to the wind very carefully you will be able to hear me whisper my love for you. जब हावा चल्छ तब असाध्यै ध्यान दिएर तिमी हावा चलेको त्यो सुन म टाढाबाट तिम्रो लागि खुसुक्क सन्देश पठाउँछु त्यो सन्देश त्यही हावाले तिमीलाई सुटुक्कै सुनाउनेछ अति स्विट कुरा जो विशेषतः लङ डिस्टेन्स रिलेसनसिपमा हुनुहुन्छ एकअर्काभन्दा टाढा हुनुहुन्छ उहाँहरूलाई यो मेसेज आफैलाई भने जस्तो पनि लाग्छ होला जब एकअर्कालाई देख्न पाइन्न मनको भावना साटा साट हुन्छ तर आवाजको माध्यमबाट फोटोको माध्यमबाट तब लाग्छ होला हावाले केही सन्देश सुटुक्क लिएर आउँछ अनि अर्को एकजनाले राम्रो कुरा भनेको मायाको विषयमा when you feel someone else's pain and joy as powerfully as if it were your own, then you know you really loved them. जब अत्यन्तै शक्तिशाली रूपमा तपाईँ कसैको दुःखलाई महसुस गर्नुहुन्छ वा ऊ एकदम रमाउँदा त्यो आफ्नै हो जसरी महसुस गर्नुहुन्छ भने थाहा पाउनुहोस् तपाईँ त्यो व्यक्तिको मायामा हुनुहुन्छ तपाईँ उसलाई असाध्यै माया गर्नुहुन्छ र मायाको गीत सायद उसकै लागि गाउनु पनि हुन्छ र यसरी सुन्नु पनि हुन्छ प्यारो मेरो प्यारो मेरो प्यारो आफ्नो मान्छे साथै हुँदा म काँडाको बाटो पनि हिँड्ने छु म काँडाको बाटो पनि हिँड्ने छु तिम्रो हातसम्म आठ बटुल Roxy Deepy. mai aatu batul किनारे estos aquí y estos aquí. कुरा म गर्दैछु धेरैले मायाको बारेमा धेरै कुरा भनेका छन् तर केही यस्ता मिठा कुराहरू जुन सुन्दा पनि मजा लाग्छ त्यस्तो कुरा म भन्दैछु यो माया भन्ने चिज यस्तै होमा विलियम सेक्सपियरले कति कुरा भनेका छन् है मायाका मिठा मिठा कुरा उनले एउटा मिठा कुरा भनेका छन् when I saw you I fell in love and you smiled because you knew. जब मैले तिमीलाई देखेँ म तत्कालै तिम्रो मायामा परिहालेँ र तिमी मुस्कुरायो कारण तिमीले थाहा पायौ म तिम्रो मायामा परे भनेर <laughs> यस्तो स्विट जब साँच्ची मायामा परिन्छ तब यति मुस्कुराइन्छ अरे कतिपय अवस्थामा त I seriously can stop smiling खालको हुन्छ अरे मतलब म मुस्कुराउन चाहन्न तर म यस्तो मुस्कुराइरहेको छु भन्ने खालको पनि हुन्छ अरे जब मायामा परिन्छ यस्तै एकजना एकदम फेमस लेडीले के भनेकी छिन् भने if you can make a girl smile you can make her do anything यदि तपाईँले कुनै छोरी मान्छेलाई मुस्कुराउन सक्नुभयो अझ उसलाई एकदम मजाले दिल खोलेर हँसाउन सक्नुभयो भने तपाईँ उनीसँगको सम्बन्धमा उनलाई हरेक कुरा गराउन सक्नुहुन्छ अरे मतलब छोरी मान्छेलाई हँसाउनु एकदम गाह्रो काम हो हामी पत्ता हाँस्दै हाँस्दैनौँ तर जब यस्तो मन खोलेर हाँस्छौँ तब त्यो व्यक्ति जसले हामीलाई हँसाएको हो उसको लागि हामी धेरै कुरा गर्न सक्छौँ so especially dear guy friend हँसाउन तपाईँ सक्नुहुन्छ कि सक्नुहुन्न यदि सक्नुहुन्छ भने यस्तो गीत चाहिँ बारम्बार तपाईँको लागि सायद उनले गाउँछिन् होला के गर्नु यो माया भन्ने चिज गाह्रो गाह्रो नै छ हुक्म से न जाने ये सौदा भी कब तय हुआ अधूरे से किसे बराबर के हिस्से तू दिल तो मैं तू 106.1 कान्तिपुर FM. खै बाबु चिसो लाग्ला ज्याकेट लगाऊ के भयो बाबुलाई उही त हो नि जाडोमा रुगा खोकी त्यसका लागि त घरमै तयारी गर्नु पर्थ्यो नि घरमै तयारी घरमै दुई चम्चाको तयारी सडचालिस आयुर्वेदिक तत्वयुक्त डाबर चिवन प्रासले दिन्छ तिन गुणा इम्युनिटी पावर अब विज्ञानद्वारा प्रमाणित डाबर चिवन प्रास घरमै दुई चम्चाको तयारी राख्छ टाढा बिमारी प्रस्तुत छ डाबर चिवन प्रास दुई केजी महासेवर प्याक अब सम्पूर्ण परिवारको सुस्वास्थ्यको लागि Dream pura garnu सक्नु family को. Monthly prize ma Honda bike, rocking life yo. Weekly prize ma shopping voucher एक लाख को. Dream big, win big. Dream big, win big. Dream big win big Dream win big season three अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पर्पर प्राइजमा फोर्थ फिगर जित्नुहोस् साथै हरेक महिना Honda CB two fifty R bike हरेक हप्ता एक लाख बराबरको सपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित दुई सय बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् The Carpenter Post keeps you posted. बजाज प्रेमी महानुभाव चाड़ पर्व को यो रमाइलो माहौल सगई अब आए को छ पचास तंत्र पचास तंत्र जहां तपाईले आफ्नै लागि भोट गर्न सक्नुहुनेछ भनै यसको मतलब बजाजका कुनै पनि बाइक खरिद गर्दा पाउनुहुनेछ एउटा मतपत्र जसमा रहेका पुरस्कारहरू मध्ये आफूले लिन चाहेको पुरस्कारमा मतदान गरी साप्ताहिक रूपमा हुने लकी ड्र मार्फत जित्न सक्नुहुनेछ आफैले रोजेको पुरस्कार भनेपछि भोट कसलाई आफैलाई भोट कसलाई आफैलाई बजाज भोट कसलाई आफैलाई एक नेपाली एक संकल्प परिवर्तन शुभारम्भ परिवर्तन अ मुभमेन्ट यही कार्तिक पच्चिस गते शनिबार काठमाडौँको टुणी खेल आउनुहोस् र त्यहाँ राखिएको संकल्प बोर्डमा आफ्नो संकल्प लेख्नुहोस् हामी तपाईँको संकल्पलाई राष्ट्रिय संकल्प बनाउनेछौँ नेपाली खानाका स्वादिलो परिकारका साथमा म्युजिकल कन्सर्ट हेमन्त राणा Sugam Pokharel Yogeshwar Amatya mount eight eight four eight the Awaaz Mantra Mukti and रिभाइबल Robin and the new revolution आउनुहोस् तपाईँ हाम्रो संकल्पद्वारा यो देशको मुहार फेरौ यही कार्तिक पच्चिस गते शनिबार टुरी खेल काठमाडौँ जाउँ र संकल्प गरौ समय दिउँसो दुई बजेदेखि किन थायो अन्ध्यारो जीवन यो एउटा गैर राजनीतिक अभियान हो 96.1 Kanchipur FM. Kanchipur FM presents the program Full of Love. Hazur, Kanchipur FM prastut gardasa. Maya ne maya li bhariye karyakram. You're सुन्दै हुनुहुन्छ यो माया भन्ने चिज यस्तै हो फेसबुकमा तपाईँ हुनुहुन्छ भने म पनि छु फेसबुकमा भेटौँ गफ गरौँ धेरै श्रोताले वाल पोस्ट गर्नुहुन्छ उहाँको मनको कुरा फेसबुक मार्फत पढ्दा मलाई एकदम मजा लाग्छ तपाईँ पनि हुनुहुन्छ भने मेरो नाम चाहिँ सबिना कार्की हो S A B double N A Sabina Karki भनेर सर्च गर्नुहोला हामी भेटौँला अहिले त्यो पेजमा फोर्टी सिक्स थाउजन्ड र केही श्रोता हुनुहुन्छ जे इन्टरेक्सन गर्न रमाइलो माध्यम है सोसियल नेटवर्किङ भन्ने बित्तिकै आज चाहिँ रमाइलो म मायाको कुरा गर्दैछु धेरैले मायाको विषयमा धेरै कुरा भनेका छन् सो स्विट लागेको कुराहरू मैले केही ल्याएकी छु र तपाईँलाई सिम्पल तरिकाले सुनाउँदैछु God, if your love were a grain of sand, mine would be a universe of beaches. उनले चाहिँ मतलब म कति माया गर्छु भनेर प्रकट गरेको तिमी मलाई माया गर्छौ अरे मलाई सोध माया कति म गर्छु यदि तिम्रो माया बालुवाको सानो टुक्रो हो भने मेरो माया सायद समुद्र जति पनि छन् संसारमा समुन्द्रका किनारहरू जति पनि छ संसारमा तिनीहरूसँग तुलना गर्दा भन्दा पनि म अझ तिमीलाई धेरै माया गर्छु कति अथाह माया गरिन्छ है माया गर्दाखेरि जब कसैको माया लाग्छ यस्तो माया लाग्छ क्या माया लाग्छ तपाईँलाई कसको लाग्छ यस्तो माया निकोलस <laughs> स्पार्क्सले भनेको कुरा loving someone and having them love you back is the most precious thing in the world तपाईँ कसैलाई द माया गर्नुहुन्छ र फिर्तामा त्यो व्यक्तिबाट पनि माया पाउनु भएको छ भने संसारमा अत्यन्तै मूल्यवान कुरा हो त्यो हो जस्तो पनि लाग्छ धेरै कम मात्रै यस्ता भाग्यमानीहरू हुन्छन् आफूले माया गरेको मान्छेबाट फिर्तामा पनि माया नै पाउने यदि त्यस्ता कम भाग्यमानी मानिसहरूमध्ये तपाईँ पनि हुनुहुन्छ भने त्यो बुझ्नुहोस् अर्थ त्यो मायाको अर्थ कतिपय यस्तामा आफूसँग जुन कुरा हुन्छ जब गुमाइन्छ तब मात्र झल्यास भनिन्छ अनि माई oh गड मैले गुमाएँ भन्ने खालको फिलिङ हुन्छ सो यतिखेर कसैलाई माया गर्नुहुन्छ ऊबाट पनि फिर्तामा धेरै माया पाउनु भएको छ भने यस्तरी राख्नुहोस् त्यो मायालाई तपाईँबाट कदापि पनि टाढा नहोस् र तपाईँ कदापि पनि मायामा दुखी हुन नपरोस् तपाईँलाई गुड लक बिकज मायामा खुसी हुन आवश्यक छ छोटो मिठो जिन्दगी हो मायामा वा यो माया भन्ने चिज गजबको भनेर भन्न पनि आवश्यक छ तुझ में बसी है मेरी जान हाय जिया धड़क धड़क जिया धड़क धड़क जिया धड़क धड़क जाए जिया धड़क धड़क जिया धड़क धड़क जिया धड़क धड़क जाए तुझे देख देख सोना तुझे देख कर है जगना सी है मेरी जान हाय जिया धड़क धड़क जिया धड़क धड़क जिया धड़क धड़क जाए से दिल में धड़क धड़क जिया धड़क धड़क जिया धड़क धड़क लुगा धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ के गर्ने होला म त हैरानै भइसकेँ भने शक्तिबिल प्रयोग गर न शक्तिबिल किन नि किनभने अब चार सय ग्रामको शक्ति बिल खरिद गर्दा छवटा लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ त्यसपछि त न लुगा छर्ने टेन्सन न त मैलो हुने डबल शक्तियुक्त शक्ति बिल सेतो सुकिलो रङ्गिन चम्किलो अनि लुगा सुकाउन त झनै सजिलो एनसेल एक्सप्रेस दस हप्ता लगातार नन स्टप उपहार समावेश हुनुहोस् तपाईँ पनि एनसेल एक्सप्रेसमा हरेक हप्ता प्रयोग भएको प्रत्येक पचास रुपियाँ बापत निशुल्क पाउनुहोस् एउटा एनसेल एक्सप्रेसको टिकट नम्बर जसले जिताउन सक्नेछ तपाईँलाई दस हप्तासम्म लकी ड्र मार्फत आकर्षक उपहारहरू जति धेरै टिकट त्यति धेरै जित्ने मौका शर्तहरू लागू हुनेछन् थप जानकारीका लागि पाँच दुई पाँच दुई डायल गर्नुहोस् र आफ्नो यो साताको एनसेल एक्सप्रेसको टिकट संख्या बुझ्न एस्ट्रिक पाँच दुई पाँच दुई ह्यास डायल गर्नुहोस् नेपालकै लागि एक नेपाली एक संकल्प यदि तीन करोड़ नेपालीले सँगै संकल्प गरे परिवर्तन कसो नआउला कार्तिक पच्चीस गते टुणी खेल आउनुहोस् सँगै संकल्प गरौं चिलायो साह्रै चिलायो फेरि चिलायो हात चिलायो फेरि चिलायो हिमस्टार फेरि हात चिलायो हिमस्टारको सामानको खरिदमा स्क्रचको पनि स्क्रच गरी पाउनुहोस् आकर्षक उपहारहरू हात चिलायो फेरि चिलायो हिमस्टार फेरि हात चिलायो अझ धेरै खुसियाली छायो 96.1 Kantipur FM. Kantipur FM presents the program Full of Love. हजुर, FM एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ मायाको प्रेमको कुरा म गर्दैछु एकजना व्यक्तिले भनेको कुरा है everyone you have ever loved in your life becomes a part of your soul they never leave they are always inside you and you can bring them out whenever you want मतलब जिन्दगीमा जति पनि व्यक्तिलाई तपाईँले माया गर्नुभएको छ उनीहरू तपाईँको आत्माको अंश बन्छन् रे जति तपाईँलाई टाढा गयो जस्तो लागे तापनि तपाईँको आत्मालाई कदापि पनि छोड्दैनन् रे तपाईँमा चाहिँ त्यो शक्ति हुन्छ अरे कसलाई भित्र राख्ने अथवा कसलाई चाहिएको बेलामा बाहिर निकाल्ने उसको सम्झनामा आफू एकदमै लिन हुने त्यो पावर आफूमा हुन्छ रे मतलब जीवनमा जसलाई माया गरिन्छ भलै टाढा होलान् भलै कन्ट्याक्ट नहोला तर जबसम्म आफूले सोचिन्छ जबसम्म आफूले सम्झनामा ल्याइन्छ तब तिनीहरू आफ्नै वरिपरि हुन्छन् रे क्वाइट अट थट तपाईँको आत्मामा को को छन् होला तपाईँ को कोलाई सम्झिनुहुन्छ होला त्यो मलाई थाहा छैन तर त्यो तपाईँलाई एकदमै धेरै थाहा छ अनि थाहा छ तपाईँलाई साथीको कुरा गर्दाखेरि nobody can avoid falling in love They might want to deny it, but friendship is probably the most common form of love. मतलब कदापि पनि म मायामा पर्न सकिन्न भनेर चाहिँ ढाँट्न सकिन्न आफूलाई टाढा लाग्न सकिन्न कतिपय अवस्था मान्छेले ए यस्तो प्रेम मायाको लफडामा पर्दिन भनेर सोध्छन् होला तर साथी मित्र भाव जुन हुन्छ कहिलेकाहीँ सिम्पल साथीबाट नै प्रेम सम्बन्ध सुरु हुन्छ हुन पनि धेरै हुनुहुन्छ होला मिल्ने साथी तर साथी साथी भन्दा भन्दै कतिखेर मायामा परिवर्तन हुन्छ मित्रता थाहै हुँदैन सो तपाईँको पनि त्यस्तो मिल्ने साथी हुनुहुन्छ भने बिस्तारै बिस्तारै के हुँदैछ कि तपाईँलाई थाहा छ होला यस्तो गीत गाउन मन लाग्छ कि सुन्न मन लाग्छ कि तपाईँलाई थाहा छ होला क्या है sings to the beat. That's the way, straight to love. त्यस्तै हो लास्टमा When I tell you I love you, I don't say it out of habit. I say it to remind you that you are the best thing that ever happened to me. जब म तिमीलाई आई लभ यु भन्छु म मेरो बानी त्यस्तै हो मेरो बानी नै आई लभ यु हो भनिरहने भनेर भन्ने होइन अरे म तिमीलाई आई लभ यु भन्छु कारण म तिमीलाई बारम्बार बताइरहन चाहन्छु मेरा जिन्दगीमा भएका सुन्दर कुराहरूमध्ये सबैभन्दा सुन्दर कुरा नै तिमी हौ हाउ स्विट तपाईँले लास्ट टाइम कोहीलाई आई लभ यु भन्नुभएको थियो म त भनिहाल्छु thank you and I love you very much